कार्यक्रम हार्दिक स्वागत अभिवादन र साहसु कार्यक्रम अर्पण समर्पणको प्रतीक्षा गरेर बस्नुहुने सम्पूर्ण श्रोताभित्रहरूमा प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहर्स र इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कममा लगन गरेर तपाईँ सुनिरहनु भएको छ कार्यक्रम अर्पण समर्पणको यो श्रृङ्खलामा आजको श्रृङ्खलामा उपस्थित भइसकेका छौँ र यो श्रृङ्खलामा रहेर विभिन्न पुराना चलचित्रका साङ्गीतिक आवाजहरू तपाईँको माझमा प्रस्तुत गर्नेछु र तपाईँले तिनै आवाजलाई आफ्नो आफन्तजन इष्टमित्र सङ्गी र घर परिवार समक्ष समर्पण गर्न चाहना सम्बन्धित पाउनुहोला कार्यक्रममा स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको यो दुईवटा बाटो छ दुईवटा बाटोमध्ये कुनै एउटा बाटो रोजेर आउनुभयो भने कार्यक्रममा हामी कुराकानी गरिरहेछौँ प्रविधि कक्षीबाट मित्र राजु अनि आवाजबाट अर्पण समर्पणको सहयात्री मसुर्या ढकाल रहिरहेको छु सँगै तपाईँको साथ पनि मिल्ने नै छु यति टेलिफोन लाइनमा कोही मित्र आइसकेको सारा मिल्दैछ हजुर नमस्ते नमस्ते कहाँबाट कसको आवाज होला हजुर म यहाँ मनहरीबाट सुनिता गुरुङ मनहरीबाट सुनिता भन्नुभयो हजुर सुनिता गुरुङ सुनिता गुरुङ हजुर सुनिताजी आरामै हुनुहुन्छ एकदम आरामै छु हजुरहरू हामी पनि एकदमै आरामै छौँ क्यारे सुनिता के गर्नुहुन्छ यहाँले यतिकै बसी बसाउने खाजा खाने तर्खर भइसक्यो अथवा भएको छैन यहाँको भएको छैन खानु पर्ला नि पछाडि हजुर हामीलाई बोलाउन फोन र न ल ठिक छ सुनिताजी खाजा खानु होला हामी पनि खाँदैछौँ कार्यक्रममा आउनु भएको छ केही पुरानो चलचित्रको आवाज हामी बिसाउनेछौँ कस कसलाई समर्पण गर्नुहुन्छ हजुर यहाँ सबैभन्दा पहिला हजुरलाई धन्यवाद अनि सन्टु रुमको दादालाई अनि त्यस पछाडि मेरो बहिनी मुना अनि भाइ रमेश बुवा मम्मी अनि त्यस पछाडि विशेष गरी चाहिँ मेरो दाई हुनुहुन्छ भण्डारामा मिलन तामाङको लागि र अनि सम्पूर्ण मेरो माइती परिवार कोराको बस्नु भने सबैलाई सुनाउन चाहन्छु दाई हुन्छ सुनिताजी सहभागिताको लागि धन्यवाद आगामी श्रृङ्खलाहरूमा पनि सम्झिँदै गर्नुहोला अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ मैले भन्नै पर्दैन ख्यारी छुट्यौँ नमस्ते सुनिता गुरुङको सहभागिता मनोहरीबाट कार्यक्रम अर्पण समर्पणको व्यवसायमा फेरि पनि कोही मित्र आइसकेको इसारा मिल्दैछ हजुर नमस्ते कहाँबाट कसको आवाज होला दाहा खानीबाट यहाँको आवाज हामी सुन्न सकिरहेका छैनौँ हेलो यहाँको शुभ नाम रेणुका भन्नुभयो देविका जेनिसा जेनिसा तमाङ जेनिसाजी आरामी हुनुहुन्छ के गर्नुहुन्छ जेनिसाले कहाँ पुर्याउनु भयो आफ्नो अध्ययनलाई अहिले इलेभेनमा पढ्दै हुनुहुन्छ राम्रोसँग पढ्नु है शैक्षिक सफलताको कामना पनि रहन्छ खाजा भइसक्यो जेनिसाको अथवा भएको छैन त भएको छैन है हामी सँगसँगै खाने विचार बाहु <laughs> सँगसँगै हुन्छ होला ठिक छ जेनिसा कार्यक्रम सघाए पछाडि हामी पनि खाजा खानेछौँ एउटा आवाज हामी बजाउनेछौँ कस कसलाई समर्पण गर्नुहुन्छ धन्यवाद जेनिसा जे हुनुहुन्थ्यो कुराकानी गर्दै थियौँ र सम्पर्क विचित भइसकेको छ भनेर इसारा मिल्दैछ अलिकति अस्पष्ट रूपमा आवाज आइरहेको थियो कार्यक्रम अर्पण समर्पणको व्यवसायमा तपाईँ पनि आउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हुँदै कोही मित्र आइसक्नु भएको छ त्यस पछाडि हामी एउटा आवाज सुन्नेछौँ यति बेलाको क्रममा को हुनुहुन्छ हजुर नमस्ते कहाँबाट कसको आवाज होला कुन्द्रुकबाट सुभाष सिंह सुभाष सिंह हजुर हजुर सुभाष जी हजुर सिंह होइन थिङ हो हजुर सुभाष थिङ भन्नुभयो हो हजुर हजुर सुभाष थिङ जी आरामै हुनुहुन्छ होइन त एकदम हजुर बिन्दास हजुर गर्मी छ के जियोस् गर्मी छ तर पनि बिन्दास नै छ होइन हजुर हजुर रमाइलो छ खाजा भइसक्यो सुभाषको अथवा भएको छैन छैन छैन अहिले ड्युटीमै व्यस्त छु ड्युटीमै हुनुहुन्छ र पनि हामीलाई सुनेर साथ दिइरहनु भएको छ खाजा होला पनि भन्न चाहन्छौँ र यो गर्मी मौसममा अलिकति ख्याल पनि राख्नुपर्छ आफ्नो होइन धेरै पानी पिउनु होला स्वास्थ्यको ख्याल राख्नु होला एउटा आवाज हामी बजाउनेछौँ कस कसलाई समर्पण गर्नु आउँछ त सुभाषले सर्वप्रथम यस प्रहरी चौकीको इन्चार्ज हाम्रो होइन इन्चार्ज महानन्द दुलाल हेलो सुभाषजी हामी सुन्दैछौँ महानन्द दुलाल जगबुरी यादव तारा गुरुङ सङ्गीता मगर अनि मेरो घटी मनरी गाई चाहिँ वार्ड नम्बर रूपा रूपाचुरी होइन सुभाषजी हजुर मेरो घटी मनरी गाडी चाहिँ वार्ड नम्बर दुई रूपाचुरी हो मेरो घरको अब मनरी गाई चाहिँ वार्ड नम्बर दुई बस्ने पार्वती लामा रिया लामा कुमरोज नयाँ बस्ती बस्ने यमुना अमृता मनहरी दुई सुनाचुरी बस्ने मणिक लामा गोविन्द सिंह सुनाचुरी भुलचोक बस्ने बहिनी अमृता सिंह शान्ति सिंह बस्ने अनि जिराउनमा बस्ने दिदी बिना लङ्का लाइनमा बस्ने रोजी गुरुङ देवी गुरुङ बनारी सिम्पानी बस्ने सुनिता स्याङसन कुमारी स्याङसनलाई र मलाई सुभाष भनेर चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूलाई र हजुर रेडियो अर्पण परिवारले हजुर हुन्छ सुभाषजी सहभागिताको लागि धन्यवाद अन्त्यसम्म सुनेर साथ होला यसलाई छुट्यौँ नमस्ते सुभाष सिंहको सहभागिता कुन्द्रुकबाट मैलेको हो कार्यक्रम अर्पण समर्पणको व्यवसायमा छौँ एउटा आवाज गुन्जिसकेको छु चलचित्र गुरु दक्षिणाबाट युवा आवाज कार्यक्रममा पहिलो साङ्गीतिक आवाज सँगसँगै आवाजपछि हामी फेरि आउनेछौँ तपाईँसँग कुराकानी गर्नको लागि तपाईँ डायल गर्दै गर्नुहोला शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस जैसे बजते हैं बारा आ मिल जा कुछ तरह तू भी मुझसे यारा जवानी चढ्यो चढ्यो चढ्यो नसा चढ्यो बढ्यो बढ्यो बढ्यो प्यास बढ्यो तपाईँको लागि चलचित्र गुरु दक्षिणबाट राखिसकेका छौँ कार्यक्रममा पहिलो यो आवाज सँगसँगै कार्यक्रम अर्पण समर्पणको व्यवसायमा सो सुनिरहनु भएको छ प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्ज र इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कममा लगन गरेर सुनिरहनु भएको छ श्रृङ्खलामा छौँ प्रविधि कक्षबाट मित्र राज आवाजबाट म सूर्य सङ्गीत भाइको साथ मिलिरहेको छ यति बेला टेलिफोन लाइनमा कोही मित्र हजुर नमस्ते हजुर नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ शिला रिजाल बोल्दैछु शिला रिजाल शिलाजी आरामै हुनुहुन्छ हजुर एकदम आरामै के गर्नुहुन्छ शिलाजीले म के गर्ने यस्तो हल्का सानोतिनो काम गर्छु सानोतिनो काम गर्नुहुन्छ है गर्मी साह्रै बढेको छ ख्याल राख्नु होला पनि भन्न चाहन्छु खाजा भइसक्यो शिलाको अथवा भएको छैन बाँकी छ हुन बाँकी नै छ ख्यारी हामीलाई निम्तो दिने हो कि हामी निम्तो दिनु पर्यो तपाईँलाई <laughs> ल ठिक छ खै मैले नै निम्तो गरौँ कि भन्दै थिएँ होइन तपाईँले नै निम्तो गर्नुभयो खै ठिकै छ जसले निम्तो गरे पनि होइन शिलाजी कार्यक्रममा आउनु भएको छ हामी एकैछिन पछाडि एउटा आवाज बजाउँदैछौँ कस कसलाई समर्पण गर्न आउँछ त कार्यक्रम मार्फत रिया लोहनीको आज बर्थडे छ अनि हुनुहुन्छ हाम्रो सम्पूर्ण अब रमेश लोहनीजी अनि हिरा लोहनी लोखनी परिवार सबैजना मनकाउने फ्यान्सी सबैले नै अब उसलाई बडी विस गर्नुलाई उसलाई उसले उसकै लागि भन्नाले त्यही अब माया प्रेम सिकाउनु भन्ने गीत चाहिँ बजाइदिनु न आज विशेष गरी शिला चाहिँ हामी केही पुराना चलचित्रका आवाजहरू बजाउने श्रृङ्खला अन्तर्गत छौँ है अन्य लुकदोरी आवाजहरू बज्ने श्रृङ्खलामा अवश्य हामी बजाउनेछौँ खेर सुनेर सुनिरहनु भयो भने सहभागिता रह्यो तपाईँको साथीलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना सुनाइदिनु होला सबैजनालाई है आज छुट्टी नमस्ते शिला रिजालको सहभागिता टाँडीबाट मिलेको थियो कार्यक्रम अर्पण समर्पणको व्यवसायमा छौँ तपाईँ पनि आउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ फटाफट डाल गरिहाल्नुहोस् सुन्ना सुन पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको दुईवटा बाटो हो आजको श्रृङ्खलामा विशेष गरी केही पुराना चलचित्रका आवाजहरू तपाईँको माझमा बिसाइरहेका छौँ र यति बेला कोही मित्र आइसकेको इसारा मिल्दै थियो तर सम्पर्क विचित भइसकेको छ भनेर इसारा मिल्दैछ फेरि पनि कोही मित्र आइसक्नु भएको छ अरे भनेर इसारा मिल्दै थियो फेरि पनि सम्पर्क विचित भइसकेको छ अरे ठिकै जित बेला अर्को एउटा आवाज गुन्जिसकेको छ पृष्ठभूमिमा केही पुरानो चलचित्रको आवाज हो कार्यक्रम अर्पण समर्पणको दोस्रो यो आवाज सँगसँगै तपाईँको लागि आवाजसँगै एकैछिन छोटो व्यापारिक विश्राममा जान्छौँ विश्राम पछि कार्यक्रम अर्पण समर्पणको बाँकी भाग लिएर आउने नै छौँ कतै नजानु होला स्वर्ग की पारी राजकुमारी पूछे धरती एक दिन जगले देखने सपले मेरी प्रियतमा मेरी प्रियतमा मेरी प्रियतमा मेरी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 शून्य शून्य नौ स्वागत छ तपाईँहरूकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्समा आज हामी कार्यक्रम देशदेखि विदेशसम्म लिएर आइपुगेका छौँ कतारको दोहा सहरमा र मेरो नजिकै यहाँ थुप्रै साथीहरू हुनुहुन्छ र उहाँहरू मध्ये म एकजना साथीसँग कुराकानी गर्दैछु तपाईँलाई स्वागत छ रेडियो अर्पणमा धन्यवाद हजुरको शुभ नाम मेरो चाहिँ प्रयास प्रयासजी तपाईँ नेपालबाट कतारको दोहा सहरसम्म आइपुग्नु भएको छ नेपालबाट तपाईँ कतार आउँदाखेरि कुन ठाउँबाट टिकट लिएर आउनुभयो दुई टाढीमा अवस्थित हङकङ बजार भित्र रहेको न्यू मिमोसा ट्राभल्स एन्ड टुरबाट चाहिँ टिकट लिएर आएको हो हाम्रा विशेषताहरू राष्ट्रिय अन्तर्राष्ट्रिय हवाई ticket booking date change reconfirm cancelling सुविधा all India rail bus ticket booking सुविधा साथै अन्तर्राष्ट्रिय कुरियर सुविधा सम्पर्क new mimosa travels and tours Ratnanagar दुई टाढी हाङकङ बजार फोन शून्य छपन्न पाँच साठी शून्य एकतिस मोबाइल अन्ठानब्बे चार त्रिपन्न चालिस एक सय एकसठी पुनश्च मनी एक्सचेन्ज ड्राइभिङ ट्रेनिङ ग्यारेन्टीका साथ सवारी लाइसेन्स निकाल्न साथै श्रम स्वीकृति निकाल्न समेत सहयोग गरिन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल अहिले तपाईँ सुन्दै हुनुहुन्छ तपाईँहरूकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्स र यो कार्यक्रम अर्पण समर्पण एकैछिनको छोटो व्यापारिक विश्रामपछि तपाईँ सबैलाई फेरि पनि स्वागत छ कार्यक्रम अर्पण समर्पणको यो बाँकी भागमा सुनिरहनु भएको छ प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा र इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कममा लगन गरेर सुनिरहनु भएको छ तपाईँ पनि आउन चाहनुहुन्छ भने फटाफट डाल गरिहाल्नुहोस् स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ सुना छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसकै दुईवटा बाटो हुँदै आउन सक्नुहुनेछ तिन बजीसम्मको बिचमा रहनेछौँ प्रविधि कक्षबाट मित्र राजु अनि आवाजबाट म सूर्य ढकाल सङ्गीत भाइको साथ पनि मिलिरहेको छ सुना छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको यो बाटो हुँदै तपाईँ आउँदै गर्नुहोला र आजको दिनमा हामी केही पुराना चलचित्रका आवाजहरू आजको श्रृङ्खलामा बजाइरहेका छौँ कार्यक्रम अर्पण समर्पणको यो बसाइमा रहेर यति बेला टेलिफोन लाइनमा कोही मित्र आइसकेको इसारा मिल्दैछ हजुर नमस्ते कहाँबाट कसको आवाज होला अलिकति फिडब्याक पनि आइरहेको थियो र सम्पर्क विच्छेद भइसकेको छ कार्यक्रम अर्पण समर्पणको यो बसाइमा तपाईँ आउन चाहनुहुन्छ र तिनी आवाजलाई आफ्ना घर परिवार साथीसँग समित्र आफन्त जनप्रति समर्पण गर्न चाहनुहुन्छ भने स्टुडियोको दुईवटा बाटो हुँदै तपाईँ आउन सक्नुहुनेछ र यति बेला भने फेरि पनि कोही मित्र आउँदै हुनुहुन्छ र हामी यति बेला एउटा आवाज सुन्छौँ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा चलचित्र कुनै पुरानो चलचित्रको आवाजबाट हामी एउटा आवाज चलचित्र भाउजूको भाउजू फिल्मबाट एउटा आवाज पृष्ठभूमिमा बजिरहेको छ र आवाज सुन्छौँ आवाजपछि फेरि आउँछौँ रेडियो सेट छाडेर कतै नजानुहोला ना मेरो घरै छ हो, न मेरो घरै छ न जागिरको भरै छ न त मेरो धन छ नेपाल एउटा मन छ भन आठ छौ म मसक हो यही पैसा वैशाखैमा यही पैसा वैशाखैमा यही पैसा वैशाखैमा यही पैसा वैशाखैमा न मेरो रूपै छ न मेरो रूपै छ न जवनको धुपै छ न पसौले घरभित्र होइन मेरो मनभित्र बसौले मेरो आँखा दैलो तिम्रो नानीभित्र पसौले घरभित्र होइन मेरो मनभित्र बसौले यो समुद्र आवाजपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा छौँ बिस्तारै अन्तिम अन्तिमतिर पनि आइरहेका छौँ र अन्त्यमा एकजना साथीसँग मात्र हामी कुराकानी गर्छौँ त्यस पछाडि हामी कार्यक्रमबाट छुटिनुपर्ने हुन्छ यति बेला आजको लागि अन्तिम भाग्यमानी श्रोता मित्र कोही हुनुहुन्छ टेलिफोन लाइनमा आइसक्नु भएको छ उहाँसँग कुराकानी गरिहाल्छु हजुर नमस्ते नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर म बिन्दु नेौपाने बोलेको बिन्दु बिन्दुजी कहाँबाट भन्नुभयो पिठुवा ध्रुवचोक पिठुवा पिठुवाबाट हजुर आरामै हुनुहुन्छ हजुर आरामै के गर्नुहुन्छ बिन्दुजीले हजुर घरमै बस्ने यतिकै बसी बसाउने खाजा भइसक्यो अथवा भएको छैन त यहाँको हजुर भएको छैन भएको है कार्यक्रममा आउनु भएको छ अन्त्य अन्त्यमा छौँ बिन्दुजी एउटा आवाज हामी बजाएर छाड्नेछौँ चलचित्र दुल्लहीबाट सानो छँदा सुनेको कस कसलाई समर्पण गर्नुहुन्छ कार्यक्रम मार्फत हजुर म यता टाढी मनकाउना फेन्सीमा रहेको रियाको आज दसौँ वर्ष पुरा भएर एघार वर्षमा प्रवेश गरेकोले उसको त्यही एघार वर्षमा प्रवेश गरे भएर उसको उसमा के भनौँ न उसलाई के धेरै धेरै शुभकामना होइन उनले चालेका प्रत्येक पाइला भाइलामा सगरमादाको शिखर चुम्न सफल बनाउन् आँखा खोल्दा बिहानीको घामको किरणले सधैँ स्वागत गरोस् पाइला सार्दा हरेक मोडमा उमङ्ग उत्साह पाओस् यही शुभकामना दिन चाहनुहुन्छ हुन्छ बिन्दुजी सहभागिताको लागि धन्यवाद अहिलेलाई छुट्यौँ नमस्ते बिन्दु नेपालीको सहभागिता मिलेको थियो पिठुवाबाट र त्यसो त टाढी मनोकामना फेन्सी स्टोर्समा रहने ब्रिया लोहनीको आज जन्मदिन परेको यो अवसरमा शुभकामना दिन चाहन्छु भनेर जे होस् केही शब्दहरू राखेर गइसक्नु भएको छ र हाम्रो तर्फबाट पनि आज जन्मदिन पर्नुहुने रिया लोहनीलाई धेरै धेरै धन्यवाद उज्याले होस् सधैँ रियाको जिन्दगी सुनका चाहिँ बिरुपाखामा पनि फक्रिन सकोस् सदैव घाम पानीको सङ्गम अनि मिलन बिछोडको जिन्दगीमा खुसी हुन सकुन धेरै धेरै शुभकामना रहन्छु रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्सको तर्फबाट पनि र अब भने हामी कार्यक्रमबाट छुटेर जानुपर्ने बेला भइसकेको छ कार्यक्रम सुन्नुभयो प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा तपाईँ सबैलाई धेरै धन्यवाद बोल्न चाहन्छु अनि धन्यवाद यदिका जलसम्म प्रविधि कक्षबाट सघाउने मित्र राजलाई पनि र सम्पर्कमा जुट्नुहुने साथीहरू सुनिता गुरुङ जेनिसा थमाङ सुभाष थिङ शिला विशाल र बेन्दु नेफानेलाई पनि धेरै धन्यवाद अनि धन्यवाद टेलिफोन लाइनको प्रयासमा जुट्नुभयो प्रयासरत रहनुहुने तपाईँ समुदाय पनि धेरै धन्यवाद बोल्दै अन्त्यमा चलचित्र दुलहीबाट सानो सौदा सुनेको यो आवाज तपाईँको लागि छार्दै कार्यक्रम अर्पण समर्पणको आजको यो श्रृङ्खलाबाट अर्पण समर्पणको सहयात्री मसुरी अठकाल पनि विदा हुन चाहन्छु हवस् त नमस्कार शुभ दिन शुभ समय अनि दाँत दुखिरहेको छु न त बोल्नु भएको छु न त हाँस्नु भएको छु होइन यसको लागि कुनै समाधान छैन कि कसो होइन जब राति तब बुढी ताती बने जस्तो उद्घाटनको बेला दाँत दुखिया रहेछ अब आफूले जानेको कुरो बनियो क्यारे तपाईँ तत्कालको तत्काल Om Sairam dental and research centre